केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको हाई हेलो एन्ड नमस्ते प्रोग्राम जस्ट फर इन्जोयको अर्को एउटा ब्रान्ड न्यू एपिसोड लिएर आज पनि तपाईँलाई फिट्न हामी आइसकेका छौँ टेक्निकली रूपमा रहेर असिस्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनियरमा छु म तपाईँको regular host Pratiksha programme just for enjoy लिएर हामी आउने गर्छौँ every day eleven to twelve PM र तपाईँलाई यो सेगमेन्टमा रहेर विशेष गरी हामी मात्र इन्जोय गराउने कोसिस गर्छौँ र तपाईँले यति बेला जस्ट फर इन्जोयको यो श्रृङ्खलालाई radio Arpan hundred four point five mega हर्समा साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर जहाँ तहीँबाट सुनिराख्नु भएको छ मात्र हामी तपाईँलाई यो समयमा रहेर इन्जोय गराउने कोसिस गर्छौँ मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ विशेष गरी रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू आजको जस्ट फर इन्जोयको श्रृङ्खलामा लिएर आइसकेका छौँ र यति बेला प्रोग्राम जस्ट फर इन्जोयलाई सुरुवात गर्छौँ एउटा निकै नै रोमान्टिक निकै नै रमाइलो खालको एउटा रिमिक्स भर्सनमा आएको गीत हो निकै नै चर्चामा पनि रहेको छ यो गीत यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि घाँस काट्ने खुर्केर आयो जीवन हुर्केर That's right, that's right. Yeah. Right, right. आयो जीवन हुर्केर कसलाई देऊ यो जीवन तपाईँ यति बेला जस्ट फर इन्जोयको यो श्रृङ्खला सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहर्समा साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र जस्ट फर इन्जोयको श्रृङ्खलामा रहेर हामी विशेष गरी तपाईँलाई मात्र यी गीत सङ्गीत सँगसँगै इन्जोय गराउने कोसिस गर्छौँ र आज पनि यस्तै रिमिक्स सङ्गहरू तपाईँको माझमा लिएर हाजिर भइसकेका छौँ प्रस्तुत गरिराखेका छौँ आशा छ तपाईँले पनि यति बेला जस्ट फर इन्जोय श्रृङ्खलालाई सुनिराख्नु भएको छ र यति बेला फेरि पनि ढिला नगरिकन अर्को एउटा रिमिक्स सङ्ग तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चित छ निकै नै मनपर्छ तपाईँलाई सुन्दा पनि नाचौँ नाचौँ लाग्न सक्छ यति बेला जस्ट फर एन्जोयको श्रृङ्खलामा यो निकै नै स्विट सङ तपाईँको लागि This the old melody मोटो सुने लुम्लेको हावाले निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ जस्ट फर इन्जोयको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र यो श्रृङ्खलामा रहेर यस्तै यस्तै रिमिक्स पर्सनमा रहेका गीत सङ्गीत तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र प्रोग्रामको लास्ट लास्टमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर जहाँ कहीँबाट तपाईँले सुन्नुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र त्यस्तै गरी मेरो यो आवाजलाई तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने टेक्निसियन पार्टनर राजलाई धेरै धेरै धन्यवाद दिँदै जस्ट फर इन्जोयको आजको यो एपिसोडबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त गुड बाई